नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो शुभ बिहानीमा रहेर हामी तिथिमिथि त्यसै गरी तपाईँको दिनचर्याका बारेमा राशिफल मार्फत जानकारी गराउँछौँ त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको दैनिक कार्यक्रमको रूपरेखाका बारेमा पनि हामी शुभ बिहानीमा रहेर जानकारी गराउने गर्छौँ अनि तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले शुभ बिहानीमा स्थान दिँदै आए आएका छौँ आजको श्रृङ्खलामा पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भइसकेका छौँ शुभ बिहानीको प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्ब दुई हजार एकहत्तर साल साउन छब्बिस गते सोमबार तदनुसार दुई हजार चौध अगस्त एघार तारिक भाद्र कृष्ण पक्ष प्रतिपदा तिथि राति नौ एकाउन्न बजे उपरान्त द्वितीय तिथि घनिष्ठा नक्षत्र राति दस दुई बजे उपरान्त सद्भेषा नक्षत्र सौभाग्य योग बिहान दस अठाइस बजे उपरान्त शोभन योग बलवकरण आनन्ददादी योगमा शुभयोग चन्द्रमा मकर राशिमा बिहान एघार सोह्र बजे उपरान्त कुम्भ राशिमा अमृत बेला बिहान सात दुई बजेसम्म शुभ बिहानीको प्रारम्भमा आजको तिथिमिति मैले जानकारी गराएँ आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बाह्र राशिफल मार्फत अबको क्रममा मेष राशिले तपाईँको आजको दिनमा आत्मविश्वास र साहस बढ्नेछ धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ राशि नै तपाईँको आजको दिनमा भाग्यको उदय हुने समय छ मान सम्मान तथा प्रतिष्ठा प्राप्त होला मिथुन राशि मिथुन राशि नै तपाईँको आजको दिनमा विभिन्न ठाउँको भ्रमण हुने खालको समय देखिन्छ अलिअलि आर्थिक लाभ पनि मिल्ने खालको समय छ सोचेर अघि बढ्नुहोला कर्कट राशिले तपाईँको आजको दिनमा तपाईँले गर्नुभएको कामको नतिजा एकदम राम्रो आउने खालको दिन रहेको छ परिश्रमको फल मिल्ने खालको समय छ यात्राका लागि राम्रो समय छ सिंह राशिले तपाईँको आजको दिनमा समय मध्यम देखिन्छ साङ्गीतिक एवं कला क्षेत्रमा रुचि बढ्ने खालको समय रहेको छ यात्राको लागि त्यति राम्रो समय भने छैन कन्या राशि कन्या नै तपाईँको आजको दिनमा धेरै सक्रिय भएर काम गर्न नसकिएला पुरानै गतिविधिले नै निरन्तरता दिनुभए कदम राम्रो हुने समय छ सोचेर अगाडि बढ्दा उपयुक्त हुनेछ तुला राशि तुला तपाईँको आजको दिनमा काममा व्यस्त हुने खालको समय देखिन्छ केही अर्काको काम गर्नको लागि समय निकाल्ने निकाल्न गरी हुने देखिन्छ विचार गरेर काम गर्नुहोला वृश्चिक राशिले तपाईँको आजको दिनमा काममा जिद्दी गर्ने बानी छ भने त्यो बानी हटाउँदा एकदम राम्रो हुने देखिन्छ तपाईँले गर्नुभएको काम अरूलाई मनपर्ने खालको समय रहेको छैन धनु राशि धनु राशिले तपाईँको आजको दिनमा भाग्य बलियो हुने बेला आएको छ सानो मेहनतबाट ठुला ठुला काम सम्पन्न हुनेछन् मकर राशि मकर राशिले तपाईँको आजको दिन ठिकै देखिन्छ साङ्गीतिक एवं कला क्षेत्रमा तपाईँको एकदम प्रगति हुने खालको समय रहेको छ कुम्भ राशि कुम्भ राशिले तपाईँको आजको दिनमा विभिन्न ठाउँको भ्रमण हुने खालको समय छ आर्थिक लाभ राम्रो हुने खालको समय पनि छ पुरानै कामलाई निरन्तरता दिए बेस होला र अन्त्यमा मेन राशि मेन राशिमा तपाईँको आजको दिनमा तपाईँले कामको नतिजा राम्रो आउने खालको समय देखिन्छ परिश्रमको राम्रो फल होला सामाजिक काममा मन जानेछ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले ग्राएँ राशिफल मार्फत यदि तपाईँले शुभ कार्य गर्दै हुनुहुन्छ र शुभ कार्य सुरु गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पके पनि त्यो कार्यले सफलता हात पार्नेछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्स यही कामना व्यक्त गर्न चाहन्छ शुभ बिहानी यति बेला तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्सबाट सुनिरहनु भएको छ शुभ बिहानीको अबको क्रममा भने सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्समा प्रसारणमा बाँकी रहेका कार्यक्रमको रूपरेखा सम्बन्धी जानकारी यति बेला शुभ बिहानी तपाईँले सुनिरहनु भएको छ शुभ बिहानी पश्चात हाउसफुल कमेडी सुन्न सक्नुहुनेछ नौ बजेको पालो रहनेछ नेपाल बाँडी समाचारको लगत्तै सुगम सङ्गीतको पालो रहनेछ दस बजेसम्म दस बजेको समय अर्पण समाचारको त्यसपछिको समयमा लोकझङ्कार तपाईँले दिवसको साथमा सुन्न सक्नुहुनेछ अर्पण खबरको पालो रहनेछ एघार बजे एघार बजेदेखि तपाईँले अपरान्न चार बजेसम्म गाई जात्रा विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ त्यसबिचमा तपाईँले प्रत्येक घन्टामा समाचारहरू सुन्न सक्नुहुनेछ चार बजेको पालो रहनेछ अर्पण खबरको लगतै आधुनिक यात्राको समयमा दिवसले साथ दिनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिनको लगतै जीवनको मार्ग तपाईँले साँझ छ बजेसम्म सुन्न सक्नुहुनेछ छ बजेको समय रहनेछ नेपाल बाँडी समाचार लगतै अर्पण स्थानीय समाचार स्थानीय स्तरमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ सात बजेको समय अर्पण शुभ साँझको दिवसले साथ दिनु हुनेछ भने साढे सात बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो नेपाल नेपालवाणी समाचार पाउने नौ बजे बिबिसी नेपाली सभा तपाईँले सुन्न सक्नुहुनेछ त्यसपछिको समयमा विभिन्न गीत सङ्गीतहरू तपाईँले राति दस बजीसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय नेपाल एफएमको समाचार लगतै खुलदुली डट कम तपाईँले एघार बजीसम्म सुन्न सक्नुहुनेछ एघार बजे सम्मको खुलदुली डट कम पश्चात आजको लागि भने हाम्रो यात्रा राति एघार बजे टुङ्गिनेछ भोलि बिहान चार बजीसम्म हामी विश्राममा रहनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनका साथमा हामी फेरि पनि उपस्थित हुनेछौँ श्रीमद् भागवत प्रवचनमाला भजनहरू तपाईँले सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाँडीको भने भोलि बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ लगत्तै बाँडी बहसको पालो साढे छ बजे रहनेछ भने सात बजे अर्पण स्थानीय समाचार सभा सात बजे बिबिसी बिहानी सभा तपाईँले सुनिसके पश्चात कृषि सरकारको पालो रहनेछ आठ बजेसम्म आठ बजेको समयमा शुभ बिहानीको नयाँ श्रृङ्खलामा भोलि फेरि हाम्रो भेट हुनेछ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच समेघार्जमा प्रसारण हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी मैले जानकारी गराएँ र आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच समेघार्जको तर्फबाट लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छौँ अनि तपाईँ आफ्ना इष्टमित्र बन्धु बान्धव छरछिमेकीको शुभकामना आफन्तको शुभकामना व्यतीत गर्न चाहनुहुन्छ शुभकामना सन्देश रेडियो मार्फत तपाईँले व्यतीत गर्न चाहनुहुन्छ भने रेडियो अर्पणको ठेगानामा तपाईँले पठाउन सक्नुहुनेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्च रत्नगर एक बकुलरमा तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ अनि तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपराह चार बजेदेखि साँझ पाँच बजेसम्मको समयमा तपाईँले शुभकामना सन्देशका पत्रहरू टिपाउन सक्नुहुनेछ यो जानकारीसँगै आजको लागि भने दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु आज तपाईँको दिन शुभ बितोस् नमस्कार मनोरञ्जनका लागि सुनो हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty cc 2009-2010 Bike of the Year Award प्राप्त अपाची आरटिआर 160 सिसी साथमा स्टार सिटी 110 सिसी र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी तनैभरि मनैभरि आयो كالجبر प्रहसन व्यङ्ग्य गीत र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा मुख्य प्रायोजक आएमी गरौँ है आएमी गरौँ अब भारतबाट नेपाल आएमी गरौँ आइएमी गरौँ पूर्वी चितवनका लागि